नमस्ते नमस्ते बाल अधिकार संरक्षण र प्रवर्धनका लागि जनचेतनामूलक आवाज रेडियो कार्यक्रम संरक्षण रेडियो कार्यक्रम संरक्षण बाल अधिकारको संरक्षण र प्रवर्धनका लागि गैर सरकारी संस्था समाजसेवा तथा मानव अधिकारमा महिला र बालबालिका सिबिस नेपालद्वारा निर्माण गरिएको हो बाल बालिका परिवार समुदाय र समाजलाई सचेत एवं परिचालित गर्न तथा बालमैत्री समाज निर्माणको लागि तयार पारिएको जनचेतनामूलक कार्यक्रम संरक्षण हरेक शनिबार यसै बेला करिब आधा घण्टासम्म प्रसारण हुन्छ बाल अधिकारको क्षेत्रमा क्रियाशील एवं सम्बन्धित नीति निर्माताहरूले निर्वाह गर्नुपर्ने भूमिकालाई जवाबदेही बनाउनु पनि संरक्षण कार्यक्रमको उद्देश्य हो यस कार्यक्रममा हामी बालबालिकाको पनि सहभागिता चाहन्छौँ र उनीहरूको दुःख सुखका कुराहरू पनि उनीहरूबाटै सुनाउन चाहन्छौँ भाइ बहिनी तपाईँहरू पनि कार्यक्रम सुन्नुहोस् र आफ्नो कुरा हामीलाई पठाउनुहोस् होइन मास्टर नानी यो केटो त आजभोलि स्कुल जाने भनेर आठ बजेदेखि नै ठिक्क पर्छ के जादु गर्नुभयो यसलाई कहाँ जादु गर्नु छैन दाई आजभोलि हाम्रो स्कुलमा पढाउने तरिका नै बेग्लै छ नि केटाकेटीहरू समूहमा बस्छन् आफ्नो लागि नियम आफै बनाउँछन् र खेल्दै गीत गाउँदै सिक्छन् त्यसरी पनि कहीँ पढ्छन् र यसरी नै त पढाउने हो नि साइला दाई पिटेर गाली गरेर मात्रै केटाकेटीले सिक्ने होइन रहेछ बरु जति रमाइलो गरी पढ्छन् त्यति नै पढेको कुरा याद गर्दा रहेछन् हो र नानी खै म त आजभोलि कुरै बुझ्दिनँ हो नि साइला दाई आफ्नो छोरो पढ्ने स्कुलमा कति परिवर्तन आइसक्यो यसो बुझ्न आउनुहोस् न विद्यालय बालमैत्री भए हाम्रै सन्तान सृजनशील हुन्छन् उनीहरूको पढाइ राम्रो हुन्छ त्यसैले मैत्री विद्यालय निर्माणका लागि सबैले योगदान गरौ युरोपेली सङ्घ सेभ द चिल्ड्रेन सिबिस नेपालको सहकार्य आजको कार्यक्रममा बाल बालिकालाई स्कुल र घरमा कुटेर पिटेर बाँधेर गाली गरेर कुनै यातना दिएर वा अर्को अगाडि अपमान गरेर एक अर्कामा भेदभाव गरेर समस्याको समाधान हुँदैन नि नेपालको सन्दर्भमा हामीले हेऱ्यौँ भने बालबालिकाहरूलाई पिट्ने उनीहरूलाई गाली गलोज गर्ने उनीहरूलाई चाहिँ सानो होस् अथवा तैँले बोलेको केही पनि महत्त्व राख्दैन मतलब राख्दैन भनेर त्यो रिडिक्युल गर्ने भन्छ अङ्ग्रेजीमा त्यस्तो प्रकारको कुराहरू भनेको अब अहिले हामीले हेऱ्यौँ भने जति पनि केसहरू बाहिर आइ आइराखेको छन् त्यसमा हेऱ्यौँ भने चाहिँ उनीहरूलाई धेरै जसो सन्दर्भमा चाहिँ घरमा अथवा विद्यालयमा पिटाइ खाने बालबालिकाहरूले पिटाइ खाने क्रमलाई चाहिँ यसमा लिइन्छ अनि बालबालिकासँग सम्बन्धित स्थानीय तहमा भएका विशेष कुराहरू पनि प्रसारण गर्दछौँ अब सुन्नुहुने नाटकीय छलफल बालबालिकालाई घर वा विद्यालयमा हुने दण्ड सजाएर यसको असरको बारेमा तयार पारिएको छ यो बाल संरक्षणसँग सम्बन्धित विषय पनि हो घर वा विद्यालयमा हुने शारीरिक दण्ड सजायले बाल बालिकाको शारीरिक मानसिक संवेगात्मक सामाजिक नैतिक तथा बौद्धिक विकासमा नकारात्मक असर पर्दछ उनीहरूलाई यस किसिमको गतिविधिबाट जोगाउनु पर्दछ होइन तपाईँलाई मतलबै छैन है छोरा स्कुल जान्न भन्छ आज पनि बल्ल बल्ल पठाएँ खै स्कुल गएको हो कि होइन कहाँ छ त्यो सोध्नु त कोठाभित्रै छ होला नि टिभी हेर्दै पढ्नु त त्यसलाई ध्यानै छैन है त्यसलाई बाँधेर भात खानै दिनु म तपाईँलाई त कुट्ने पिट्ने बाहेक केही आउँदैन है एक्लै भयो कि टोला र बस्छ के भएको त्यसलाई बाउजी कुरा बुझ्ने होइन भनिदिएको छु नि मैले अनि के हुन्छ भने त्यसलाई खाना दिएकै छु लुगाफाटो अरू सर हालिदिएकै छु पढ भनेकै त हो नि मात लागेको छ अरू के होइन त्यसलाई होइन बानी बेहोरा पनि अलिक फरक छ कि त्यसको घर छोडेर हिँड्यो भने के हुन्छ एउटा भएको छोरा पनि कुकुरले नपाउने दुःख पाएपछि नि फर्किहाल्छ नि यो बाउको जात पनि कति निठुरी पाउनु परेको भयो पो थाहा हुन्थ्यो त के गर्नुपर्छ तिम्रो छोरालाई तिमीले गर नि त नि तिमीले पुल त हो नि यो बिग्रेको यो लोग्ने मान्छेको जात भन्यो भने नाना थरी कुरा झिक्छन् छोरा बिग्रेर आए जेसुकै गर्नुहोस् नि अरे अरे ए सुन्ने होइन अरे यहाँ जा त हजुर पाँच स्कुल नै स्कुल त मैले तलसम्म पुऱ्याएर आएकै हो मैले तिमीले सोधेँ यसलाई सोधिरहेको छु ए भन् त गएँ होमवर्क थियो कि थिएन गरिस् कि नै गरिस् कहिले त डोरी यसलाई रातभरि यहीँ थाममा बाँधेर राख्छौँ यसलाई खाना पनि दिने होइन आ जहिले पनि कुट्याएछ बाँध्याएछ गाली गरेछ म त दिक्क भइसकेँ यिनी बाबु छोराको चाला देखेर पनि अनि यसले सही कुरै गर्दैन त अनि सर मिसहरू पनि कस्तो हुन् चुम्ला बस्ने गरी ठोकेर दही लगाउन सक्दैन अरूका छोराछोरी बिग्रे के मतलब तिनीहरूलाई अब म फिस पनि तिर्दिनँ सधैँ यत्तिकै खै के भएको अरूको घरमा पनि यस्तै हुन्छ कि के हो ल इँडा खाना खाना तपाईँ पनि हिँड्नुहोस् ए हरि बाबु चिया खान आऊ के हो मलाई त चिया खान पनि बोलाएन नेकपा माओवादीका नेताहरू पनि यो समाचार पनि के हो राम्रो एउटा राम्रो छैन होला ल बाबु चिया बिस्कुट खाऊ तपाईँ पनि लिनुहोस् ल बुढीसँगै बसेर खाउँला भने आफूलाई त ल्याएन छौ त आइ मैले त जति गरे पनि यस्तै हो नारीले चिया खान थाले अफिस र स्कुल जान ढिला होला नि त फेरि म पनि चिया खान आएँ यहाँ सुन्यौ यहाँ श्याम भाइ आएका छन् एउटा एक कप चिया लिएर है पर्दैन हजुर पर्दैन के हो बाबु छोरा सँगै बसेर चिया खान थालेछन् के गर्नु भाइ यो गर्दा स्कुल जाँदैन पढ्न मनै गर्दैन भने अनि तिम्रो छोरी र यो एउटै स्कुल होइन भने हिजो बेलुका पनि तपाईँहरूको कुरा सुनेको थिएँ त्यसैले आएको केटाकेटीलाई यसरी तथानाम गाली गर्नुहुन्न नि दाइ कुरा गर्छु यार यसको बानी बेहोरा पनि राम्रो हुनु पऱ्यो नि तिम्रो छोरा छोरी पो भनेको मान्छन् ऊ यो एक डेक चल्ने होइन चियाको गिलास समातेर बसेको बसी छ पढ्न जाँदैन भने अरे बाबु एकछिन भयो भाइ यसको काम छ नि यहाँ ए बरु यसले कसरी तह लगाउने भन न मैले हिजो बेलुका छोरीलाई हरिको कुरा सोधेको थिएँ ल बाबु चिया हेर्नुहोस् न यी हाम्रो त जहिले बाबु छोराको यस्तै गन्थन मात्रै हुन्छ मेरो छोरीले भनेको हरिलाई म्याथ कमाउँछ अरे सरले सधैँ गाली गर्छन् रे अब बेला बेलामा नाङ्गे पार्ने कुखुरा बनाउने गर्छन् रे कतिलाई त सरले चिमोट्ने र बाथरुममा पनि थुनिदिन्छन् रे त्यसैले कस्तो सर रहेछन् बिचरालाई त्यसैले पो डराएर स्कुलै जान मान्दो रहेनछ हेर न यिनको ताल यति गर्दा पनि तल लाग्यो यसो होइन भाइ बालबालिकालाई स्कुल र घरमा कुटेर पिटेर बाँधेर गाली गरेर कुनै यातना दिएर वा अर्को अगाडि अपमान गरेर एकअर्कामा भेदभाव गरेर समस्याको समाधान हुँदैन नि हो बाबु त्यही भएर पो तिमीलाई स्कुल जान मन नलागेको हो हो सरले देख्यो कि गाली गर्नुहुन्छ त्यसरी बच्चाको सातो खान त मिल्दैन नि म गएर त्योसँग कुरा गर्छु सरले स्कुलको कुरा घरमा लगाए झन् कुट्नुहुन्छ होइन दाइ हरिलाई घरमा माया गर्नुपर्छ उसको कुरा सुन्नुपर्छ सम्झाउनुपर्छ जस्तै अब उसलाई म्याथ गाह्रो रहेछ त्यसको लागि वैकल्पिक व्यवस्था गर्नुपर्छ मैले त पहिल्यै भनेको उहाँलाई खालि गाली मात्रै मलाई अब यसको काने के थाहा त अब यसले भनेन भाउजू आज म हरिलाई मेरो छोरीसँग स्कुल लिएर जान्छु ती सरहरूलाई राखेर मै कुरा गर्छु बरु म पनि जान्छु सँगै तपाईँको दाइलाई लग्यो भने त्यही कुरा हुन त्यसरी नभन नि तिमी म मूर्ख त होइन नि आज अफिसमा मिटिङ छ र पो त मलाई राम्ररी थाहा छ अहिले सबै विद्यालयहरू बालमैत्री हुन अनिवार्य छ र घर परिवार पनि तपाईँहरूले त कुरा बुझ्नुभयो म हरिको विद्यालयमा पनि यो कुरा राम्ररी सम्झाउँछु बालबालिका विरुद्धको विद्यालय र घरमा हुने शारीरिक दण्ड सजाय र त्यसबाट बालबालिकामा पर्ने प्रभावका बारेमा नाटकीय छलफल सुनायौं यस विषयमा घर परिवार विद्यालय र समुदायले बेलैमा सचेत बन्न सक्नुपर्छ बालबालिका विरुद्धको सजाय वा हिंसा गैर कानुनी पनि हो र यस्तो कार्यमा संलग्न हुनेलाई कानुनी कारवाही पनि हुन्छ बालबालिकाको शारीरिक मानसिक र बौद्धिक विकासका लागि हामीले बालमैत्री वातावरण निर्माण गर्ने र अरूलाई पनि त्यसका लागि प्रोत्साहन गर्नुपर्दछ अर्को कार्यक्रममा हामी बाल श्रम सम्बन्धमा तयार पारिएको छलफल सुनाउनेछौ आजको छलफलमा सहभागी कलाकार मनिष निरौला सुरन मल्ल सुमन कोइकेल र बाल कलाकार विशाल अर्याललाई धेरै धेरै धन्यवाद नाटकको लेखन र निर्देशन डाक्टर उद्धव पुरीले गर्नु भएको थियो हजुर बा म स्कुल गए है हन एक्लै कहाँ जाने कुरा रे मेरी नातिनीलाई छोड्नलाई म पनि जान्छु के रे छिट्टो इन भने ढिलो उनलाई सक्यो रे नै म स्कुल जान्न नै नै नै हनुमाइले के हो कारोबार किन छोरो स्कुल जान्न भन्छ के रे हिजो स्कुलमा मास्टरले होमवर्क नगरिया भनेर हात सुन्निने गरी कुटेछन् के रे डरले स्कुलै जान्न हुन्छ हाम्रो स्कुलमा त सरले कहिले पिट्नुहुन्न माया गरी गरी पढाउनुहुन्छ हजुरबा मलाई स्कुल जान ढिलो भइसक्यो म एक्लै भइन जान्छु ल बाई बिस्तारी हनुमाइली कुन्ची मास्टरले यसरी कुट्या हुन् स्कुलमा भन्न जानु पर्यो नि बरु म पनि गइदिन्छु के अरे विद्यालयलाई हिंसा दुर्व्यवहार र शोषणबाट मुक्त गरौँ बाल मैत्री विद्यालय निर्माणको लागि अघि बढौँ हिंसा रहित विद्यालय प्रवर्धनका लागि युरोपेली सङ्घ सेभ द चिल्ड्रेन र सिबिसको अभियान तपाई अभिभावक शिक्षक र सरोकारवाला सबैलाई सधैँ शनिबार यसै समयमा बज्ने बाल अधिकार संरक्षण र प्रवर्धनका लागि जनचेतनामूलक आवाज रेडियो कार्यक्रम संरक्षण सुन्न र आफूलाई लागेको कुरा हामीलाई पठाउन अनुरोध पनि गर्दछौं भाइ बहिनी तपाईँहरूको हक अधिकार र संरक्षणको विषयमा तयार पारिएको संरक्षण कार्यक्रम आफूले सुन्दै घर परिवार तथा साथीभाइलाई पनि सुन्न भन्नुहोला तपाईँहरूलाई पनि कुनै कुरा भन्न र लेख्न मन लागे हामीलाई पठाउन सक्नुहुन्छ त्यसका लागि कापी र कलम तयार पार्नुहोस् र कार्यक्रमको अन्त्यमा ठेगाना र फोन नम्बर पनि भन्ने नै छौँ आजको कुराकानीमा हामी बाल अधिकार विशेषज्ञ दिल्ली गुरागाईसँग कुरा गर्दैछौ उहाँ लामो समयदेखि बालबालिकाका अधिकार संरक्षण र प्रवर्धनमा संलग्न हुँदै आउनु भएको छ हाल सेभ द चिल्ड्रेनमा आबद्ध डेली गुरागाईसँग बालबालिका विरुद्ध घर वा विद्यालयमा हुने शारीरिक दण्ड सजाय भनेको के हो यसको असर कस्तो हुन्छ र यसलाई कसरी रोक्न सकिन्छ भन्ने सम्बन्धमा गरिएको यो कुराकानी यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ धन्यवाद यो हामी आज यहाँसँग यो बाल अधिकारको प्रसङ्गसँग जोडिएको बालबालिका विरुद्ध घर र विद्यालयमा हुने यो शारीरिक दण्ड सजायको बारेमा कुराकानी गर्न खोजिरहेका छौँ यो शारीरिक दण्ड सजाय भनेको के हो वास्तवमा तपाईँले अघि जुन भन्नुभएको छ शारीरिक तथा मानसिक दण्ड सजाय भन्ने बित्तिकै बालबालिकाहरूलाई दिइने त धेरै प्रकारका दण्ड सजायहरूको कुरा त्यसभित्र आउँछ अब नेपालको सन्दर्भमा हामीले हेऱ्यौँ भने बालबालिकाहरूलाई पिट्ने उनीहरूलाई गाली गलोज गर्ने उनीहरूलाई चाहिँ सानो होस् अथवा तैँले बोलेको केही पनि महत्त्व राख्दैन मतलब राख्दैन भनेर त्यो रिडिक्युल गर्ने भन्छ अङ्ग्रेजीमा त्यस्तो प्रकारको कुराहरू भनेको अब अहिले हामीले हेऱ्यौँ भने जति पनि केसहरू बाहिर आइ आइराखेको छन् त्यसमा हेऱ्यौँ भने चाहिँ उनीहरूलाई धेरै जसो सन्दर्भमा चाहिँ घर घरमा अथवा विद्यालयमा पिटाइ खाने बालबालिकाहरूले पिटाइ खाने क्रमलाई चाहिँ यसमा लिइन्छ अब यो अहिले इन्टरनेसनल्ली जति पनि हाम्रो यसमा डेभलपमेन्ट भएको छ त्यो हिसाबले हेर्दाखेरि यो शब्दहरूको उसमा पनि फिजिकल एन्ड ह्युमिलेटिङ पनिसमेन्ट भनेर यसलाई चिनिन्छ अर्को शब्दमा यसलाई कर्पोरल पनिसमेन्ट पनि भनेर चिनिएको छ र नेपालीमा भन्दा चाहिँ शारीरिक तथा मानसिक दण्ड सजाय भनेर यसलाई रिफर गरिन्छ अब हामीले बालबालिकाको लागि पहिलो विद्यालयको रूपमा हामीले घरलाई लिन्छौँ त्यसपछि उनीहरू तिन चार वर्ष पाँच वर्ष पुगेपछि विद्यालय जान्छन् यी दुवै क्षेत्र बालबालिकाको लागि महत्त्वपूर्ण उनीहरूको भविष्य निर्माणको पहिलो चाहिँ खुड्किलाको स्थलहरू हुन् अब हामीले घरमा हुने जुन हामीले जानेर नजाने र उनीहरूमाथि गर्ने व्यवहार कसरी दण्ड सजायमा जान्छ अथवा विद्यालयमा कसरी यसको परिभाषित गरिन्छ वास्तवमा हामीले नेपालको सन्दर्भमा हेऱ्यौँ भने र खास गरी अझै अरू धेरै देशहरूको सन्दर्भमा हेरियो भने चाहिँ बालबालिका विरुद्ध हुने शारीरिक मानसिक दण्ड सजायलाई अनुशासनसँग जोडेर गरिएको छ भनेको मानेन बाबुआमाले घरमा घरको कुरा गर्नुभयो घरमा बच्चालाई हामी के भन्छौँ भनेको मानेन भने उसलाई चाहिँ तुरन्त पिट्ने एक चड्कन लगाइहाल्ने अथवा गाली गरिहाल्ने अथवा कुनै पनि प्रकारको उसलाई चाहिँ त्यो मानसिक शारीरिक रूपमा असर पर्ने सक्ने खालको व्यवहार गर्ने यसरी हेऱ्यो गयो भने चाहिँ धेरै हदसम्म चाहिँ त्यो अनुशासनका नाममा शारीरिक मानसिक दण्ड सजाय घर र विद्यालय दुवैमा दिइराखेको पाइन्छ विद्यालयमा पनि विद्यालय शिक्षिकाहरूले एकदमै शिक्षक शिक्षिकाहरूले तपाईँ अब भन्नुहोस् न हाम्रोमा कस्तो केसहरू बाहिर आइरहेको छ कतिमा चाहिँ जस्तै विद्यालयमा बालबालिकाहरू अलिकति ढिलो पुगे त्यसमा पनि के भन्दाखेरि पिट्ने कुट्ने कुखुरा बनाउने विभिन्न प्रकारको अहिले यो यति देखिन्छ कि अब बेन्चमाथि उभ्याउने डेस्कमाथि उभ्याउने उसलाई चाहिँ भनौँ न केही समय खान नदिएर राख्ने यस्तो खालको चाहिँ प्रवृत्तिहरू देखिन्छ त्यो चाहिँ विभिन्न नाममा छ होमवर्क गरेर गरेर आएन बालबालिकाले अब त्यो होमवर्क किन गरेर आएन भन्नेमा कसैको पनि चासो छैन होमवर्क गरेर नआएपछि के हो त त्यसको रेस्पोन्स भन्दाखेरि त्यसलाई पिटाइ खायो सजाय दियो भनेपछि यस्तो प्रकारको प्रवृत्ति चाहिँ नेपालमा अझै पनि एकदम धेरै पाइएको छ धेरै देखिन्छ यो नजानेर पनि कति ठाउँमा नजानेर होला अब म के विश्वास गर्दिनँ भने शिक्षकहरूलाई बालबालिकालाई पिट्नु हुँदैन भन्ने कुरा थाहा छैन भन्ने होइन उनीहरूलाई थाहा छ कतिपय अवस्थामा चाहिँ त्यो नलेजको प्रब्लम भन्दा पनि एटिच्युडको प्रब्लम छ ज्ञानको लेभलमा चाहिँ छ होइन मैले पिट्नु हुन्न यो खराब काम हो अब यसले चाहिँ विभिन्न उहरू कानुनको उल्लङ्घन पनि हुन्छ मानवाधिकारको उल्लङ्घन पनि हुन्छ भन्ने खालको कुराहरू पनि थाहा छ तर पनि त्यो पहिलेदेखि चलिआएको गरिराखेको सजिलो तरिका बालबालिकाहरूलाई तह लगाउन गर्नुपर्ने चाहिँ यही हो भन्ने खालको हिसाबले चाहिँ यसलाई चाहिँ प्रयोग भइरहेको पाइएको छ त्यस कारणले धेरै हदसम्म अब कति ठाउँमा होला अझै पनि यसको बारेमा जानकारी नै नभएको होइन अब हाम्रो अझै पूर्वीय दर्शनमा पहिलेदेखि हामीले पढेको चाहिँ spare the rod spoil the child लट्ठीलाई चाहिँ भाँचेन भने बच्चा बिगाऱ्यो भन्नुको मतलब बच्चालाई पिटेर ठिक पार्नुपर्छ भन्ने खालको कुरा पहिल्यैदेखि पनि पढाइआएको त्यस्तै तरिकाले अब अर्को हेर्नुहुन्छ भने शिक्षकहरूमा एउटा के देखिन्छ भने मैले पनि यसरी नै पिटाइ खाएको थिएँ मेरो गुरुले पनि मलाई यसरी नै पिट्नु भएको थियो त्यस कारण मैले पनि पिटेरै ठिक पार्छु नपिटेको भए म बिग्रिन्थेँ भन्ने खालको एउटा मेन्टालिटी छ त्यो चाहिँ रङ हो त्यो गलत हो म अहिले कुरा गरौँला किन गलत हो यसले के के असरहरू गर्छ यसको अल्टरनेटिभ्सहरू के के छ भन्ने खालको कुराहरू पनि आउँछ अब अझै तपाईँले अलिकति हाम्रो सन्दर्भमा र खास गरी नेपालको सन्दर्भमा केलाएर हेर्नुभयो भने चाहिँ हामीलाई कानुनी हिसाबमा पनि यो त्रुटिहरू छ यो तपाईँले अहिले मुलुकी ऐनमा कुटपिटको महलमा हेर्नुभयो भने मैले यहाँ त्यसलाई अलिकति म पढेर पनि सुनाउन चाहन्छु कुटपिटको महल को चार नम्बरमा रक्षा शिक्षा गर्नेले कुटाई माग्नेको हितको निमित्त मनासिब माफिकको सामान्य बल प्रयोग गरी कुटेमा सो कुट्नेलाई पनि कुटपिटको बात लाग्दैन भनेको कुट्न ठिकै छ कानुनी हिसाबले पनि ठिकै छ भन्ने खालको पाइयो रक्षा शिक्षा गर्ने भनेपछि केयर गर्ने भनेको घर लाई रिफर गर्न खोज्यो बाबुआमाले रक्षा गर्ने स्कुलमा शिक्षा दिने टिचरले कुट्ने भनेको अब हामी यस्तो अवस्थामा आइपुगिसक्यौँ यो संसारमा यति धेरै डेभलपमेन्ट भइसक्यो र हामी त्यही ऐनको आधारमा चलिरहेछौँ अहिले पनि केही समय अगाडि मुलुकी ऐनका विभिन्न प्रावधानहरूलाई चाहिँ संशोधन भयो यो प्रावधान अझै संशोधन भएको छैन तपाईँले हेर्नुभयो भने यसैमा यो ज्यान सम्बन्धी महलको यस्तै खालको रक्षा शिक्षा गर्ने भन्ने खारेज भयो त्यसमा पनि रक्षा शिक्षा गर्नेले कुट्दाखेरि मऱ्यो भने बात लाग्दैन अथवा कम बात लाग्छ भन्ने खालको प्रावधान थियो त्यो खारेज भयो त अहिले पनि अब यो कुटपिटको मल हेऱ्यो भने त्यसमा चाहिँ छैन भनेपछि त्यस्तै गरेर म अर्को तपाईँलाई एउटा भनौँ बालबालिका सम्बन्धी ऐन दुई हजार अडचालिस सालमा बन्यो त्यो बन्दाखेरि चाहिँ बालबालिकाहरूलाई सामान्य पिटाइ गरेकोमा हप्काएकोमा यो ऐनको उल्लङ्घन हुँदैन अथवा अधिकारको उल्लङ्घन हुँदैन भन्ने खालको प्रावधान राखिएको थियो यद्यपि त्यसलाई पछि गएर चाहिँ हाम्रो सर्वोच्च अदालतले यो खारेज गरिदियो यो ठिक होइन भनेर अहिले आएर त्यो प्रावधानमा त्यो हप्काएको भन्ने शब्द बाहेक अरूलाई चाहिँ यो असोज गत असोजमा भएको त्यो कानुनको संशोधनमा त्यसलाई निकालिदियो तर अझै पनि त्यो हप्काएको भन्ने शब्द त्यसमा बाँकी नै छ त्यो भनेको के के भने जुन हामी अघि नै मैले भने नि फिजिकल एन्ड ह्युमिलेटिङ पनिसमेन्ट शारीरिक तथा मानसिक दण्ड सजाएको कुरा त्यो मानसिक पाटोलाई अझै अहिले समेट्न सकेको छैन अब एउटा राम्रो प्रोग्रेस भनौँ अथवा कुनै तरिकाले एक प्रकारको प्रोग्रेस चाहिँ हामीले हेऱ्यौँ भने संविधानमा अहिले बालबालिका सम्बन्धी एउटा बेग्लै धारा छ धारा उन्चालिस त्यो धारामा म त्यसको पनि यहाँलाई एउटा प्रावधान पढेर सुनाउन चाहन्छु त्यसको धारा उन्चालिसको साथमा कुनै पनि बालबालिकालाई घर विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनेर संवैधानिक प्रावधान आयो यसमा सानो एउटा प्रब्लम छ यातना भन्ने शब्द प्रयोग भएको छ शारीरिक तथा मानसिक दण्ड सजाय भन्ने शब्द प्रयोग भएको छैन त्यसले भोलि के हुनसक्छ भने यातना अब अलिकति हामी ह्युमन राइट्सको ल्याङ्ग्वेज धेरै अङ्ग्रेजीबाट आएको छ अङ्ग्रेजीसँग कम्पेयर गरेर हेर्नुभयो भने यातनालाई चाहिँ अङ्ग्रेजीमा टर्चर भनेको छ हामीले भनिराखेको यो कर्पोरल पनिसमेन्ट चाहिँ टर्चरको लेभलमा चाहिँ होइन अब भोलि सर्वोच्च अदालतले ओभियसली यो मौलिक हकको हिसाबमा छ मान्छेले भोलि केस लिएर जाला रिट लिएर जालान् त्यो जाँदाखेरि कसरी यसलाई एक्सप्लेन गर्छ त्यो हेर्न बाँकी छ तर यातना भनेको चाहिँ टर्चर हो भन्ने खालको हिसाबले मात्रै आयो भने नेपालीमा यातनालाई टर्चरै भनियो टर्चर हो भन्ने मात्रै आयो भने चाहिँ हामीले जे कुरा चाहिरहेको त्यो कुरा चाहिँ संविधानमा पनि आएन भन्छु मैले तर यसैलाई यदि घर विद्यालय यो बालबालिका हुने अन्य जुनसुकै स्थान भन्ने खालको कुरा गर्दा चाहिँ भन्न खोजेको कुरा चाहिँ शारीरिक तथा मानसिक दण्ड सजाय नै हुनुपर्ने हो शब्द चाहिँ यातना परेको छ हजुर अब जस्तो यहाँले कानुनको प्रसङ्ग उठाउनुभयो अहिले भर्खर संविधानको जुन घोषणापछि बालबालिकाको हक अधिकारको संरक्षणको प्रसङ्गहरू मौलिक हकमा समावेश भयो यो प्रसङ्गलाई पनि यहाँले कोट्याउनुभयो र त्यसपछि मुलुकी ऐनको प्रसङ्गलाई पनि जोड्नुभयो भनेपछि अझै पनि बालबालिकाको हक अधिकार संरक्षणका लागि हामीले अझै केही गर्नु बाँकी डेफिनेटली धेरै गर्नु बाँकी छ र म एकदम क्याटेगोरिकल्ली भन्नु पर्यो भने दुईवटा कुरा एउटा चाहिँ कानुनी व्यवस्थाको कुरा है म अलिकति थोरै ग्लोबल कन्टेक्स्टलाई पनि यसमा हेर्नुपर्ने हुन्छ उन्नाइस सय उनासी सालमा पहिलोचोटि स्विडेनमा बालबालिका विरुद्ध हुने सबै प्रकारको शारीरिक मानसिक दण्ड सजाय कर्पोरल पनिसमेन्टलाई ब्यान गर्यो उनीहरूले कानुनी हिसाबले चाहिँ यसलाई प्रतिबन्धित गर्यो त्यो नाइन्टिन सेभेन्टी नाइनमा उन्नाइस सय उनासी है अहिलेसम्म आएर हेर्दा दुई हजार सोह्रसम्ममा उन्चासवटा देशले सबै सेटिङ्समा भनेको घर विद्यालय बालबालिका हुने अब भनौँ न प्रारम्भिक बाल विकास केन्द्र भन्नुहोस् अथवा करेक्सन सेन्टरहरू जुनसुकै ठाउँमा बालबालिका हुन्छन् त्यो सबै कुनै पनि ठाउँमा बालबालिकालाई कर्पोरल पनिसमेन्ट शारीरिक मानसिक दण्ड सजाय दिन पाइँदैन भन्ने देशहरू कानुनी रूपमा त्यसको व्यवस्था गर्ने देशहरू उन्चासवटा पुगेका छन् सबभन्दा लेटेस्ट यो काम गर्ने भनेको मङ्गोलिया अब हाम्रो एसियाको कन्टेक्समा अलिकति हेऱ्यो भने मङ्गोलियाले दुई हजार सोह्र सालमा यो सन् दुई हजार सोह्रमा ब्यान गर्यो अझै पनि हामी यति धेरै देशहरू छन् जहाँ शारीरिक तथा मानसिक दण्ड सजाय बालबालिका विरुद्ध दिने यो दण्ड सजायलाई कानुनी रूपमा प्रतिबन्धित गरिएको छैन त्यस कारणले सुरुवात त के हुनु पर्यो भने नेपालको सन्दर्भमा अब हेर्दाखेरि सबभन्दा पहिलो पाइला त कानुनी रूपमा यसलाई प्रतिबन्धित गर्नु पर्यो अब अहिले एकदम राम्रो सु अवसर भन्छु मैले सु अवसर के छ भने संविधान आयो मौलिक हकमा धेरै अधिकारहरूलाई मौलिक हकको रूपमा आयो बालबालिका सम्बन्धी हक भनेर सेपरेट आर्टिकल धारा आएको छ भनेपछि अहिले महिला बालबालिका समाज कल्याण मन्त्रालयले चाहिँ बालबालिका सम्बन्धी बेग्लै ऐन बनाउने भनेर यो यो अहिले एउटा ऐन चाहिँ परिमार्जित गर्न यो पहिलेको ऐनलाई खारेज गरेर अर्को परिमार्जित नयाँ ऐन ल्याउनको लागि काम गरिराखेको यो गर्दाखेरि स्पष्ट रूपमा बालबालिका विरुद्ध हुने शारीरिक तथा मानसिक दण्ड सजायलाई कानुनी रूपमा प्रतिबन्धित गर्नु आवश्यक छ पहिलो कुरो सबै सेटिङ्समा विद्यालय होस् घर होस् सबै ठाउँमा र त्यो गर्यो कसैले भने त्यसमा सजाय हुनु पनि आवश्यक छ कानुनी रूपमा प्रतिबन्धित गर्नु भनेको त्यो कुरा दोस्रो कुरा हाम्रोमा यो किन भइराखेको छ त अझै पनि एकदम ऱ्याम्पेन्ट हिसाबले किन स्कुलहरूमा घरहरूमा बालबालिकाहरू यो शारीरिक मानसिक दण्ड सजायबाट प्रताडित छन् तपाईँले डेटा हेर्नुभयो भने लगभग हाम्रो एकदेखि सत्र वर्षको बालबालिकाहरू बयासी लगभग बयासी प्रतिशत बालबालिका बालबालिकाहरूले चाहिँ गत एक महिनाभित्रमा कुनै न कुनै प्रकारको शारीरिक मानसिक दण्ड सजाय पाएको छ भन्ने डेटा छ है त्यो हेऱ्यो भने लार्ज पपुलेसन चिल्ड्रेनको त्यो यो शारीरिक मानसिक दण्ड सजायबाट प्रभावित छन् प्रताडित छन् भनेपछि हामीले कानुनी रूपमा व्यवस्था गर्ने एउटा कुरा भयो त्यसपछि यो यो व्यक्तिहरू जस्तै विद्यालय भन्नुहुन्छ भने शिक्षक र खास गरी घरमा घर परिवारमा बाबुआमा र अथवा अरू कोही केयरटेकर उसको क्षमता कसरी वृद्धि गर्ने त्यसमा हामी दुईवटा शब्द प्रयोग गर्छौँ एउटा स्कुलमा कुरा गर्दाखेरि सकारात्मक अनुशासन कसरी कायम गर्न सकिन्छ किनभने धेरै हदसम्म बालबालिका विरुद्ध हुने शारीरिक मानसिक दण्ड सजायको कारण चाहिँ अनुशासनमा विद्यार्थीलाई राख्नु पर्यो भन्ने हो तर यसले अनुशासनमा राख्दैन यो डर मात्रै देखाउने कुरा हो डरले अनुशासन कायम हुँदैन अनुशासन भनेको त इन्टरनलाइजेसन गर्ने कुरा हो भित्रबाट बुझ्ने कुरा हो भन्ने कुरा चाहिँ छैन त्यो कारण सकारात्मक अनुशासनको कुरो एउटा प्रमोट गर्नुपर्ने कुरा देखिन्छ जसमा केही कामहरू पनि भइरहेको छ अहिले national centre for educational development शैक्षिक जनशक्ति विकास केन्द्र उहाँहरूसँग मिलेर हामी नै म काम गर्ने संस्था सेभ द चिल्ड्रेन हामीले नै काम गरिरहेछौँ यो शिक्षकहरूको तालिममा चाहिँ यो कसरी सकारात्मक अनुशासन कायम गर्न सकिन्छ त्यसका विधिहरू के के हुन् बालबालिकालाई कसरी अन्डरस्ट्यान्ड गर्नुपर्छ भन्ने खालको कुराहरू आइरहेको छ एउटा एउटा पाटो विद्यालयको दोस्रो पाटो घर परिवारको जसमा सकारात्मक अभिभावकत्व पोजिटिभ प्यारेन्टिङ कसरी गर्नुपर्छ मेरो बच्चालाई मैले सकारात्मक तरिकाले मानसिक शारीरिक दण्ड सजाय नदिकन कसरी हुर्काउन सक्छु भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ त्यो दुइटै पाटो सँगसँगै लानुपर्ने देखिन्छ त्यो गऱ्यो भने मात्रै हामी यो मानसिक तथा शारीरिक दण्ड सजाय जुन बालबालिका विरुद्ध हुने हो त्यसलाई चाहिँ कानुनी रूपमा पनि त्यसलाई अन्त्य गर्न सक्छौँ भनेको कानुनी प्रतिबन्ध लगाएर र व्यावहारिक रूपमा पनि अन्त्य गर्न सक्छौँ त्यो स्किल्स र त्यो नलेज चाहिँ जसलाई केयरटेकरहरू हो उहाँहरूलाई दिएर हजुर अब अन्तिममा यहाँसँग छोटो उत्तर चाहन्छु मैले कि यहाँ यो सम्बन्धित विषयको विशेषज्ञ पनि हुनुहुन्छ यहाँले सैद्धान्तिक कुराहरू उठाउनु भयो अब व्यवहारमा हामीले घर र विद्यालयमा जो अभिभावक शिक्षकहरू छन् यो कार्यक्रम बाल बालिका लगायत सबैले सुन्नु पनि हुन्छ उहाँहरूलाई छोटो सन्देश के दिन्छ दुईवटा कुरा एउटा चाहिँ अहिले प्यारेन्ट्सहरूलाई अलिकति भन्नुपर्दाखेरि मेरो बच्चालाई स्कुलमा पिटी पिटी पढाउनु है भन्ने एउटा जुन पहिल्यैदेखि हामी सुन्ने गर्छौँ मेरो बच्चा अलिक फटास यस्तो गर्नु है त्यो गलत हो पहिला त हामी यो ठिक होइन भन्ने कुरामा हामी कन्भिन्स छौँ र विद्यालयलाई त्यो नगर्नको लागि कसरी प्रेरित गर्नुपर्छ त्यो गरौँ एउटा अभिभावकलाई भन्ने र आफूले पनि सकारात्मक अभिभावकत्वको तरिकाहरू प्रयोग गरौँ र बालबालिकालाई कुनै पनि प्रकारको शारीरिक मानसिक दण्ड सजाय नदिउँ एउटा दोस्रो कुरो विद्यालय विद्यालयमा यस्तो खालको वातावरण सिर्जना गरौँ जसमा चाहिँ बालबालिकाहरू आफैले अनुशासनमा बस्ने उनीहरूले इन्टरनलाइज गर्ने कुराहरू सिकुन् ताकि उनीहरूलाई चाहिँ यस्तो कुनै पनि प्रकारको नकारात्मक अनुशासनका तरिकाहरू जुन चाहिँ कर्पोरल पनिसमेन्टका तरिकाहरू हुन् त्यो प्रयोग गर्नु ठिक होइन कुनै पनि हिसाबले ठिक होइन तपाईँ यसको ठुलो सोसल कस्ट छ अहिले भर्खरै एउटा केस आएको छ काठमाडौँको धेरै यो बालिकाहरूलाई चाहिँ एउटा होस्टलमा चाहिँ टिचरले पिटेको भन्ने अब त्यसमा कत्रो हङ्गामा भयो त्यसले भनेको स्कुलको इमेजदेखि लिएर अरू कुराहरूलाई असर गर्छ त्योभन्दा सबभन्दा ठुलो असर बालबालिकालाई गर्छ उनीहरू त्यो मानसिक हिसाबले पनि राम्रोसँग डेभलप गर्न सक्दैन शारीरिक हिसाबले पनि समस्या आउन सक्छ त्यस कारण यो कुराहरू आजैबाट छोडौँ र सकारात्मक तरिकाले कसरी बालबालिकालाई हुर्काउन सकिन्छ पढाउन सकिन्छ भन्ने कुरामा ध्यान दिउँ यसले गर्दा चाहिँ हामी कानुनी हिसाबले पनि एउटा राम्रो राज्य सिर्जना गर्छौँ र बालबालिकाको अधिकारहरूलाई पनि प्रचलनमा ल्याउन सहयोग गर्छौँ भन्ने मलाई लाग्छ कार्यक्रममा सहभागी हुनुभयो धेरै धेरै धन्यवाद यहाँलाई धेरै धेरै धन्यवाद द चिल्ड्रेनमा आबद्ध बाल अधिकार विशेषज्ञ दिल्ली गुरागाईलाई शिविर र संरक्षण कार्यक्रमका तर्फबाट धन्यवाद संरक्षण कार्यक्रम बालबालिका विरुद्ध हुने हिंसा दुर्व्यवहार र शोषण विरुद्धको सशक्त अभियान हो गाउँघर सहर वा समुदायमा यो सबैले सुन्नुपर्ने कार्यक्रम हो बालबालिकाको सहभागिता पनि कार्यक्रमको महत्त्वपूर्ण उद्देश्य हो तपाईँ घर परिवार विद्यालय र समुदायको सबैले बालमैत्री समाजको निर्माणमा योगदान दिन सक्नुहुन्छ बाल बालिका सम्बन्धमा आफ्नो क्षेत्रमा भएका राम्रा र नराम्रा घटना वा बाल बालिकाको संरक्षण तथा सुधारका लागि गरिएको अभियानको बारेमा सिभिस नेपालले सञ्चालन गरेको बाल हेल्पलाइन सोह्र साठी शून्य एक एक शून्य शून्य शून्य शून्यमा वा टेलिफोन नम्बर सत्तालिस चौरासी चौन्न पाँच र सत्तालिस अस्सी चार सय छ्यालिसमा फोन गरी जानकारी गराउन सक्नुहुनेछ चिठी पत्र पठाउन समाजसेवा तथा मानवाधिकारमा महिला र बालबालिका सिविस नेपाल पोस्ट बक्स नम्बर एक्काइस चार सय तेत्तिस त्रिरत्न मार्ग बुद्धनगर वडा नम्बर दस काठमाडौँ लेख्नुहोला हाम्रो इमेल ठेगाना आरएडिआइयु डट एसएएम आरएकेसिएसएएन एट द रेट जिमेल डट कम रेडियो डट संरक्षण एट द रेट जिमेल डट कम हो भने वेबसाइट डब्लु डब्लु डब्लु डट सिडब्लुआइएसएस डट ओआरजी डट एनपी पनि हेर्न सक्नुहुनेछ हामी फेसबुकमा फेसबुक डट कम स्ल्यास क्याम्पेन सिबिसमा पनि भेट्न सक्छौँ तपाईँले पठाउनु भएको उपयुक्त सामग्री कार्यक्रममा समावेश पनि गर्नेछौँ अनि बालबालिकाको विरुद्धमा भएको कुनै घटनाको उजुरी गर्नु परे नेपाल सरकारले सञ्चालन गरेको बाल हेल्पलाइन दस नौ आठ वा नेपाल प्रहरीको सय वा एक सय चारमा सिबिसको हेल्पलाइन सोह्र साठी शून्य एक एक शून्य शून्य शून्य शून्यमा पनि फोन गर्न सक्नुहुनेछ यी लाइनहरूमा फोन गर्दा पैसा लाग्दैन संरक्षण कार्यक्रम उत्पादनमा आर्थिक एवं प्राविधिक सहयोग गर्नुहुने युरोपेली संघ र सेभ द चिल्ड्रेन प्रति आभार व्यक्त गर्दछौ कार्यक्रम संयोजन र निर्माणमा संलग्न शिविसका बाल संरक्षण विषयगत संयोजक युवराज घिमिरे छायाकार राजु श्रेष्ठ मिलन थापा र शुभम प्रधान कि एडभर्टाइजिङ सर्भिस प्रणालीका रविन्द्र कुमार रिजाल शशी दिनेश खनाल र पुष्प अर्याललाई धेरै धेरै धन्यवाद आजको कार्यक्रमबाट कार्यक्रमका निर्देशक डाक्टर उद्धव पुरी प्राविधिक साथी सन्तोष भट्टराई म रविन्द्र सुवेदी र म सुनिता नेउपाने विदा चाहन्छौ आजको कार्यक्रममा सहभागी तपाईँ सबैलाई धन्यवाद अर्को शनिबार फेरि भेटौँला नमस्ते, नमस्ते।